कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा यो प्रस्तोता प्रकाश सायमीको शालीन अभिवादन प्राविधिक मित्र सशिन्द्र गौतम सुफल काफले र सन्दीपका साथमा आजको यो एक सय चौधौं श्रृंखलामा हामी केही जागरणका केही मनोवेगका केही मनोभावका र विशेष गरेर आत्मबलका साथमा उपस्थित भएका छौं नेपाली जनजीवनमा अत्यन्त महत्वपूर्ण भूमिका निभाएका कविहरूमध्ये हामी गद्य कविका कविताका पिता गोपाल प्रसाद रिमाललाई सम्झिन्छौं उनको कविता आमाको सपनाबाट हरेक नेपालीको एउटा सुन्दर सपना थियो वा सुन्दर सपना अझै पनि छ जापानमा ठूलो आक्रमणपछि जापान ध्वंस भएपछि इकिदो सानदोले लेखेका थिए हामी हारेका छौं तर थाकेका छैनौं जापानको जस्तै प्रतिबद्धता अब हरेक नेपालीभित्र जाग्नु परेको छ लक्ष्मण लोहनीको शब्द नारायण गोपालको संगीत र नारायण गोपालकै स्वरमा यो गीतबाट आजको यो अङ्क आरम्भ गर्दछौ मेरो देशको माया छ यो छाती घरी मुरीका मुरी नेपालको माया छ ममरे विश्वका प्रसिद्ध कवि पाब्लो नेरुदा आफ्नो उदास कवितामा लेख्छन् कुनै घर भत्किएपछि त्यो घर धुलो दसुर भएपछि त्यसका दुई चिजले आकाशतिर हेरिरहेको हुन्छ एउटा त्यो घरको झ्याल एउटा त्यो घरको डोखा धुलोमा मिसिएको घरबाट झ्याल र डोखा काँधमा र काखीमा बोकेर हिँड्दै गर्ने मान्छेले सधैँ आकाशतिर एउटै कुरामा हेरिरहेका हुन्छन् यसपछि आउने बिहान उज्यालो होला अमेरिकाको डेनबरबाट हामीलाई धना पौडेलले ट्विट गर्नुभएको छ सबैको दिन उज्यालो होस् सबैको मन उज्यालो होस् कार्यक्रमको सफलताको कामना भनेर उज्यालोको यो कार्यक्रम उज्यालो रात्रिकालीन संगीत शिविरको रूपमा रहेको छ हामी पनि स्टुडियोबाट बाहिर आएर अफ स्टुडियो भएर कार्यक्रम चलाइरहेका छौँ उन्नाइस सय बीसमा रुसमा वा इटालीमा चलेको नवयथार्थवादी आन्दोलनले सिनेमाको सुटिङ स्टुडियोभित्रबाट रोकेर स्टुडियो बाहिर आएर आन्दोलन सुरु गरेको थियो हामीले यो महाविपत्तिपछि स्टुडियो बहिष्कार गरेर बाहिर आएका छौँ आजको कार्यक्रम यहाँहरू सबै जो साहसी हुनुहुन्छ जसको पाइलाले पहाड नापिरहेको छ जसको हत्केलाले अङ्गालोलाई स्पर्श गरिरहेको छ जसको आवाजले अहिले नयाँ बिहानीलाई सङ्केत गरिरहेको छ ती सबैप्रति हार्दिक समर्पण गर्दै यो जागरणको बेला छ राल्फाले सङ्गीतको यो गीत रामेश र साथीहरूको स्वरबाट यो देशको हेर्नलाई यो देशको मुहार हेर्नलाई गाउँ गाउँ धनवा बस्ती बस्ती धनवा गाउँ गाउँ धनवा बस्ती बस्ती धनवा खोदिया हिलेका धनवा खोदिया سے رو بستی بستی کم سے رے گو نام سا کم سے ریگو بستی بستی کم سے ریگو سوالی گام گام سے اٹھو بستی بستی سے اٹھو اٹھو اٹھو گام گام سے سے بستی بستی آئی دے سکرنگ बाजा बजाउ न हर बाजा ले라우ठा लासी सुसाद की तका सो सो जुनादनवा बाजो है सब की तका बाजो जुनादनवा यारी कलम मु पाकर कलम قلم ہوا والا قلم لکھے اٹھو بازا بازا بچن ہار سب لکھے اٹھ گام گام سے اٹو بستی بستی سے ु बदल बदलै ला आत्मा औचारु तिकाई आरे पाचा क्रिङ्सी तालेरेको हाथ में औजार हुआ वाला औजार लेके उठू साथ में कुछ न हुआ वाला आवाज लेके उठू गाम गाम से उठू बस्ती बस्ती से उठू गाम गाम से उठू बस्ती बस्ती से उठू ऐदे सकरंग रूप बदलैला उठू ऐदे सकरंग रूप పదులైలావుతూ అయితే సకరంగరు బదులైలావుతూ నమ్స నమ్స క్యం సెరెగు బస్తి బస్తి క్యం సెరెగు నమ్స నమ్స క్యం సెరెగు బస్తి బస్తి క్యం సెరెగు సుయులాలి కోమతారిగో సుయులాలి गो गागम धनवा बस्ती बस्ती धनवा गागम धनवा बस्ती बस्ती धनावा उदिया हिले ता धनावा उदिया विक्रमाब्द दुई हजार बाइस सालमा स्थापित रालभाली साङ्गीतिक समूहको यो कृतिसँगै हामीलाई सम्झना हुन्छ नेपाली संगीत आकाशमा लेकाली समूहको स्थापना लेकाली साङ्गीतिक समूह नेपालमा साङ्गीतिक रूपमा साङ्गीतिक संगठनको स्थापनाको दोस्रो वर्षको इतिहासलाई यसले सम्झाउँछ एटोडामा स्थापना भएको नवकला कुञ्ज जुन दुई हजार एक्काइस सालमा स्थापना भएको थियो भने बाइस सालपछि यस्ता साङ्गीतिक समूहहरूको प्रखरता देखिएको छ लेकाली समूह जसमा हिरण्य भोजपुरे गणेश रसिक इन्द्रनारायण मानन्धर नुसीनारायण डंगोल निर्मला श्रेष्ठ उर्मिला श्रेष्ठ थुप्रै कलाकारहरू समाहित थिए र यसबाहेक यसमा लोक गायक नवीन किशोर राईको पनि महत्वपूर्ण योगदान थियो लेकाली समूहले देशलाई ऊर्जा दिने गीतहरू बनाए जनबल बढाउने गीतहरू बनाए र विशेष गरेर आत्मबोध हुने गीतहरू बनाए मलाई राम्रो लाग्छ मलाई प्यारो लाग्छ लहरा पहरा छहराको देश जस्ता गीतहरू हटी होइन डटी लड्ने नेपालीको बानी हुन् जस्ता गीतहरू यही समूहबाट बन्यो त्यही समय बनेका केही गीतहरूमध्ये यो पहाड़ी गर्वगाथालाई लिएर लेगाले समूहले तयार पारेको यो गीत यादगार मानिन्छ पहाडको पश्चिम से माथि नपुग्दैन गे जङ्गल आउँछ हाम्रो पोखरे लगाऊ पाको जयौ पाजो देला तल पाको जयौ अझै देला तल घरमा गाउँ बसेको सबभन्दा वल्लै हाम्रो घर नयाँ परालको दुई पल्टे धुरी पहेलो अति सुन्दर रातो माटोले पोतेको दुई हात सेतो चौतिर टक्रक्क चिनिने टाढ़ै चट्ट परेको चट्ट परेको सानो सुन्दर सट्ट परेको चट्ट परेको सानो किन बिहानै आमा बेसी झर्नु भएको ज्यामा जातो रहेकी जीवा पर जीवा पर बन जानु भएको सम्झनाले तस्वीर खिचे चढो पर्दामा त्यो संसार पुरै दो हल करायो गणेश रसिक हिरण्य भोजपुरी इन्द्रनारायण मारन्धर लोचीनारायण डंगोल नवीन किशोर राई यी धेरै समूहले तयार पारेको लेकाली समूहको एउटा ऐतिहासिक गीतसँगै हामीले आजको अजर अमर गीतहरूको एक सय चौध श्रृङ्खलालाई दोस्रो अङ्कमा पुर्यायौं आजको गीतका प्रसंगको बारेमा राजेश्वर उदयले लेख्नु भएको छ गीत र संगीतको रोचक जानकारीका साथै सदाबहार गीतहरू मार्फत पीड़ालाई न्यूनीकरण गर्नको लागि प्रकाश साइमी दाजु सन्दीपजी सशेन्द्र गौतमजी सुफल काफ्लेजीहरू अप्ठ्यारो परिस्थितिमा समेत प्रसारणलाई नियमित रूपमा लागि पर्नुभएको छ धन्यवाद भनेर लेख्नुभएको छ राजेश्वर उदयजीले र उहाँले आफ्नो ट्वीटमा लेख्नु भएको छ आज रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो यो गीतबाट कार्यक्रम सुरु हुनेछ कि जस्तो लागेको छ किनकि यो राष्ट्रिय गीत तथा हामी नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने गीत भनेर लेख्नुभएको छ त्यसै गरी वासुदेव चौलागाई सुभाष लेख्नुहुन्छ प्रकाश सर तातो तातो कर्मभूमिबाट न्यानो न्यानो अभिवादन हजुरका यी प्रस्तुति वास्तवमै अझ राम्रो छन् आजको प्रस्तुति सुन्न धेरै लालायत छु सुभाष शर्मा मस्कट ओमनबाट शिव चौलागाई लेख्नुहुन्छ आज व्यस्त दिन तैपनि यो कार्यक्रम सुनेरै छोड्छु तपाईँको जादुमय आवाजको बेग्र प्रतीक्षामा भनेर केसी अभिशान्त लेख्नुहुन्छ प्रतीक्षारत छु कार्यक्रमको लागि के बसन्त लेख्नुहुन्छ युगल गीतको कार्यक्रमको बेग्र प्रतीक्षामा छु भनेर लेख्नुभएको छ अमरदीप श्रेष्ठ सुभाष ढुङ्गेल अमृत थापा थुप्रै मित्रहरूले आफ्ना प्रतिक्रियाहरू दिनुभएको छ भने चिरञ्जीवी नेपालले लेख्नुभएको छ हाम्रो फेसबुकमा आत्मीय साइमी दाजु नमस्कार आजको कार्यक्रम सुन्दैछु लाइभ भूकम्पपछिको एपिसोडहरू लाइभ सुन्न सकिन यात्रामा थिएँ तर डाउनलोड गरेर सुन्दैछु ममरे पनि मलाई मेरो देशको साह्रै माया छ यो गीत मन छुने खालको छ राजेश्वर उदयले यही गीतबारे लेख्नुभएको छ मेरो एक मनले आज नारायण गोपालको यो गीत ममरे पनि मलाई मेरो देशको माया छ यो छातीभित्र मुरीका मुरी नेपालको माया छबाट कार्यक्रम सुरु हुन्छ कि जस्तो लागेको थियो राजेश्वर उदयजीको अनुमान सही थियो र हामीलाई लाग्छ नारायण गोपालको गीत वा नारायण गोपालको स्वरमा बज्ने कुनै पनि गीतले हामीलाई त्यत्तिकै स्पर्श गर्छ प्रसिद्ध संचारकर्मी एवं गायक मुकुन्द खड्गाले आफ्नो फेसबुकमा लेख्नुभएको छ म नारायण गोपालको तुलना नेपालको कुनै गायकसँग गर्न सक्दिनँ र म एकदेखि दससम्म नारायण गोपाललाई मात्र गायकको रूपमा सम्झना गर्छु भनेर उहाँले लेख्नुभएको छ र उहाँले लेख्नुभएको ट्वीटलाई सम्झना गर्दै नै आजको कार्यक्रममा हामीले नारायण गोपालको एउटा चोटको गीत पनि राखेका छौं तर यहाँ गीतकै प्रसङ्गमा यति बेला देश दुखिरहेको छ देश आहतित भइरहेको छ यो समय तारादेवीको स्वर नातिकाजीको संगीत र विश्ववल्लभको शब्दमा सापटी लिएर भन्नुपर्दा हामी यो देश जस्तै शक्तिशाली बनौं यदि यो पृथ्वी एउटा मनुष्य हो भने नेपाल एउटा पृथ्वीको राम्रो साथी हो र साक्षी पनि हो यही छ कामना मेरो यही छ कामना तारादेवीको स्वर विश्ववल्लभको शब्द नातिकाजीको संगीतमा आजको कार्यक्रमको शुरूआतमा बजेको गीतका बारेमा धेरैले प्रतिक्रिया व्यक्त गर्नुभएको छ नारायण गोपालका स्वरका बारेमा गायक नेपालको पहिलो रक गायक मुकुन्द खड्गा जसले लेख्नुभएको छ no one before him no one after him not even a distance close Narayan गोपालसँग कोही गायकको तुलना हुन सक्दैन भन्ने प्रसङ्गमा उहाँले उल्लेख गर्नुभएको छ नेपालमा रक गीत गाउने गायकहरूको श्रृङ्खलामा पहिलो गायक मानिने मुकुन्द खड्गा जो सिक्किमको ग्यान्टोकमा स्थापना भएको पहिलो रक ब्यान्ड हिलियन्स स्थापना भएको लगतै अर्को वर्षबाट उहाँले पनि नेपालमा रक गायन सुरु गर्नुभएको थियो त्यसै गरिकन धना पौडेलले तारादेवीको आवाज र त्यससँगै लेख्नुभएको छ गाउँघर रातो माटो कमेरो पराल वस्तुभाव स्मृतिमा मात्र सीमित भए भनेर नारायण गोपालका स्वरका प्रसंगमा दुई हजार पैंतिस सालको भूकम्पका बेला स्वर सम्राट नारायण गोपालले भूकम्प पीड़ितका लागि राहत जुटाउन फुटबलको आयोजना गर्नुभएको थियो र स्वयं नारायण गोपाल मधुमेह रोगबाट पीड़ित भइकन पनि रंगशालामा फुटबल खेल्न उभिएका थिए ती थिए हाम्रा स्वर सम्राट नारायण गोपाल जो नेपालका हरेक नेपालीको दुःखलाई नजिकबाट बुझ्थे दुई हजार अठार सालमा बनेको राजमार्गको तयारी भइरहेको बेला उनैले रचना संगीत गरेको गीत जाग जाग चम्कहे नौजवान हो त्यति बेला राजमार्गमा कोदाली खन्दै गर्ने सिमेन्टको पहाड बनाउँदै गर्ने श्रमिकहरूलाई सम्बोधन गरेर उनले बनाएको त्यो गीत सम्झना हुन्छ ती थिए हाम्रा स्वर सम्राट नारायण गोपाल नारायण गोपालका समकालीन गायकहरूमा भएको युग चेतनाको एउटा प्रतिबिम्ब मानिन्छ अम्बर गुरूङ फतेमान पनि फतेमान राज र नारायण गोपालको भेट विश्व प्रसिद्ध सितार वादक नरेन्द्र बाटाजुले काठमाडौँको नायकन्तलामा तलामा गराइदिए तिनै फतेमानले अम्बर गुरूङको संगीतमा अम्बर गुरूङसँगै गाएका छन् यो गीत यति बेला महाभूकम्पका बेला वा यो पीडाको बेला हरेक नेपाली कोही पाल मागिरहेका छन् कोही चाउचाउ मागिरहेका छन् कोही आश्वासन मागिरहेका छन् कोही भरे आउने साँझको शान्ति मागिरहेका छन् तर गरिब कोही पनि छैनन् गरिब नहुनुको पीडाले नेपाली सधैँ धनी छन् अम्बर गुरुङ र फतेमानको स्वर तिमीलाई गरी भन्दा शरम छैन दिलभरि जम्मै आँसु मेरा आँखा काली दिलभरि तिम्रो पसिनाको फुल फुल्छ एकदिन देशभरि इमान्दार बेचो भने सिर Giovanni अमर गुरूङ र फतेमानको स्वरमा एक घरका भइकन छुटिएका बेग्लै हामी बाँसहरू एक आमाले पस्केका थालका हामी गाँसहरू आज एउटा ठूलो थालमा हामी एउटै खाना खान एकै ठाउँ बसेका जस्ता भएका छौं कोही जाउला खेलको चिडियाघरको चौरमा कोही टोडी खेलको चौरमा कोही साँखुको अस्पतालको आँगनमा कोही खोकना कोही बुगमतीमा हरेक ठाउँमा नेपाली अहिले एउटा सगोलको परिवार जस्तो भएर दुःखमा पनि एउटा उत्सव मनाइरहेको जस्तो यो दुःख उत्सवलाई साहसपूर्वक झेलिरहेको जस्तो महसुस भइरहेको छ हामी आफै पनि अहिले उज्यालोको आँगनमा सबै एक ठाउँ उभिएका छौँ मानौ सलाइका काँटी जस्तै सैन्यबद्ध भएर कुनै एउटा नयाँ तरङ्गको तयारीमा जस्तै हामीलाई पोखराबाट सञ्चारकर्मी आर्जु विष्टले टिप्पणी गर्नुभएको छ उहाँले लेख्नुभएको छ प्रसारणमा अलिकति हिसिङ आइरहेको छ र ठाउँ ठाउँमा केही ग्याप भएर सुनिँदैछ भनेर उहाँले टिप्पणी गर्नुभएको छ भने त्यसै गरिकन हाम्रा मित्र मदन तिमस्नाले अहिले बजेको गीतले आफूलाई जगजगाएको र बिउझाएको महसुस भएको छ उहाँले भन्नुभयो अनुसार कमल श्रेष्ठ लेख्नुहुन्छ आदरणीय प्रकाश यति बेला सिङ्गो देश दुखी रहेको छ तर पनि मानिसलाई आशावादी बनाउन प्रेरित गर्ने किसिमका संगीत प्रस्तुत भए चराएका घाउमा केही मलमको काम गर्ने थियो कि आशा छ दाईको यो चर्चित कार्यक्रमबाट यही अपेक्षा गर्दछु भनेर कमलजीले लेख्नु भएको छ धन्यवाद कमलजी अहिले देशमा को राजनीतिज्ञ को चलचित्रकर्मी चो को किसान को प्रहरी को सेना सबै एक अर्काका सहयोगी भएका छन् को देशमा को विदेशमा नेपालीको अहिले कुनै सीमा नै छैन कुनै भेदभाव नै छैन जो जहाँबाट जस्तो सक्दो सहयोग गरिरहेका छन् यति बेला हरेक गीत वा हरेक आवाज नै हाम्रो लागि प्रेरणाको स्रोत हो भन्ने मलाई लाग्छ आजको कार्यक्रमको प्रसारणको अवधिमा हामीलाई हाम्रा मित्र अमरदीप श्रेष्ठ लेख्नु भएको छ यहाँको यहाँको प्रोग्राम लाइभ सुन्दा त अर्को दिन सुरु हुन्छ तैपनि दिनभरिको थकान गायब नै हुन्छ सर कालजै गीत संगीत अनि हजुरको कसिलो प्रस्तुति सुन्दा सुन्दै निदाए भने फेरि डाउनलोड जिन्दाबाद साउथ कोरियाबाट अमरदीप श्रेष्ठ त्यसै गरी सुभाष ढुङ्गेल लेख्नुहुन्छ all the best this these I am unable to hear भनेर लेख्नुभएको छ अमृत थापाले आजको कार्यक्रमले मनमा नयाँ उत्साह र उमङ्ग प्रदान गरेको छ भन्नुभएको छ सुगम तमु पनि कार्यक्रम प्रसारण भएको कुरामा प्रसारण भएको समयमा सुन्दै गरेको उहाँले जानकारी दिनुभएको छ भने उपेन्द्र के योगी लेख्नुहुन्छ प्रकाश दाई नमस्कार आज झनै देशभक्ति जागेर आयो म मरे पनि मलाई मेरो देशको माया छ गीत सुन्न पाइयो धेरै धेरै धन्यवाद दाई यस्तो बेलामा देशभक्तिले ठूलो काम गर्दो रहेछ हाम्रो संगीतमा पुरुषले मात्र होइन महिला कलाकारले पनि ऊर्जा दिने शक्ति दिने र शक्तिकरण फैलाउने गीतहरू गाएका छन् त्यसमध्ये हामीले गाएका मिरा राणालाई सदैव सम्झिनुपर्छ यही गीतबाट गुराँसको लाली लिएर एउटा प्रेमिकाले उत्साहले गाएको यो गीत यति बेलाको प्रसारणमा यहाँले सुन्दै गर्दा ती गीतमा एउटा देश एउटा जागरण र एउटा स्नेह सुनिन्छ तर कहिलेकाहीँ मैले उद्घोषण गर्दा मोटरसाइकलको आवाज वा कुकुरले भुकेको आवाज पनि सुन्नुभयो भने त्यसलाई अहिले देश नै बोलेको सम्झिनुहोला किनकि हामी खुल्ला आकाशबाट बोलिरहेका छौँ अर्थात् ओपन एयरमा हामी यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ निरन्दाईले टिप्पणी गर्नुभएको छ हाम्रो ट्विटरमा दाई बोल्दा कुकुर भुकेको पनि सुनियो है भनेर सायद सङ्गीतमा ती सबै कुराहरू यसरी नै मिसिएर आउने हुन् कि जस्तो पनि लाग्छ त्यसै गरिकन हाम्रा मित्र किशोर केले भएको छ कहिलेकाहीँ समय निकालेर नेपालको गाउँघर घुम्ने गरौँ साक्षात्कार हुन्छ भनेर लेख्नुभएको छ त्यसै गरिकन हाम्रा मित्र धना पौडेले लेख्नु भएको छ तपाईँको कार्यक्रमले खुला आकाशमुनि बस्ने नेपाली युवाको मनमा जोश भरिदिएको छ भनेर यहाँहरू सबैलाई धन्यवाद यसपछि यहाँहरूले धेरै स्नेह गर्नुभएको सम्मान गर्नुभएको र हरेक सन्दर्भमा सम्झना गर्नुभएका गायक नारायण गोपालले भनेको एक पंक्ति मलाई याद आउँछ वा उनले गाएको एक पंक्ति याद आउँछ पहिलो पटक कुनै चोट लाग्दा हामीलाई हानि हुन्छ तर त्यो चोट फेरि दोहोरियो भने त्यो बानी हुन्छ अहिले हरेक नेपालीलाई चोट सहने बानी परिसकेको छ वा नेताको झुट सहने पनि बानी परेको छ आश्वासनमा अल्झिने पनि बानी परेको छ गोपालजुनको शब्द र संगीतमा नारायण गोपालको स्वर आज गरे हूँ ही सोच ले मन छले गल ने कर्म फसल खराब हुन्छ आफ्नो अप्जासे हातहरूले जे गर्यो त्यही खराब हुन्छ चढेको मन मजे राखा सबै एकछिनमा हुन्छ मेरो मन भात यासात मलाई अब जे गरे उस घृणा ने आतिंछु नत मायाल मातिंछु मला दोष देवया देव उपहार কালো রং মাঝে পোতে হুঁছার একো বাতি না দেয় तिमीलाई मेरो दिन रात समान हुन्छ मेरो मन भात या छ मलाई अब दे केही चोटले हानी हुन्छ धेरै चोटले बानी हुन्छ चोट सहने र चोटसँग अभ्यस्त हुने बानीबाट हामीलाई धेरै अगाडि बढाएको छ तर कहिलेकाहीँ एउटै चोटले पनि मान्छेलाई पर्याप्त दुःख दिन्छ इतिहासको एउटा घटना हेर्ने हो भने चीनसँगको लडाईँबाट भारतीय सेना हारेपछि तत्कालीन प्रधानमन्त्रीले भाषण गर्दा भनेका थिए हमारे सेना बहादुरी के साथ पछि हट्रे कहिलेकाहीँ नेताको त्यो बुद्धिमानीले पनि जनतालाई आत्मबल बढाउँछ र हाम्रा नेताहरूले पनि यति बेला एकदम गम्भीर भएर वा हाम्रो सद्भाव हाम्रो स्नेह नतुट्ने गरिकन बोल्न जरुरी हुन्छ कार्यक्रमको बिसौनीमा गोपाल इन्जनको शब्द संगीत र स्वरमा यो गीत कहाँ कता माथि जाने बाटो छैन समाउने लाटो गोपाल मिनका यी सदाबहार पङ्क्तिसँगै आजको यो बसाईबाट हामी बिदा चाहन्छौ तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस् शान्त रहनुहोस् र छेउछाउमा रहेकालाई सद्भाव व्यक्त गर्नुहोस् सन्दीप सशिन्द्र गौतम र यो प्रस्तुतालाई बिदा दिनुहोस् भिचा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू سونیم یگ کا گیتر سر دستاویز